श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमा नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये व्रतकथा यो मूल संवादमा श्री कुमारजीले अगस्त्य मुनिलाई बताउनु भएको हो जुन व्रतको महिमा श्री पार्वती माता स्वयंले गर्नुभएको छ तब आज अन्तिम दिनको यो कथा प्रसङ्ग अगस्त्य मुनि एकाग्र भावमा हुनुहुन्छ श्री स्वस्थानी व्रत कथाको आजको यो अन्तिम अध्याय सुन्ने तर्खरमा हुनुहुन्छ उहाँभित्र अनेकन तर्क वितर्कहरू छन् धेरै प्रश्नहरू छन् धेरैका उत्तर उहाँले पाइसक्नुभयो जिज्ञासु आँखाले कुमारजीलाई हेर्दै अगस्त्य मुनि प्रश्न गर्नुहुन्छ कुमारजी बिचारी गुमा ब्राह्मणीले आफ्नो जीवनमा निकै नै सङ्घर्ष गरिन् प्रभुको कृपाबाट धेरै कुरा प्राप्त पनि गरिन् प्रभु अब के भयो जब आफ्ना दुवै बुहारी र छोराको सामिप्यमा हुने थिइन् अबको कथा प्रसङ्ग के हुन गयो तब कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि संसारको रीत यस्तै छ यहाँ दुःख पछाडि सुख अवश्य आउँछ सदैव अभिमानले टिकिरहेकी चन्द्रावतीले भगवान् श्री स्वस्तानी माताको जुन निन्दा गरेकी थिइन् र पछि त्यही निन्दाको कारणबाट जुन दुर्दशा भोगिन् र कालान्तरमा गई जब श्री स्वस्तानीको व्रतको प्रभावले फेरि उनी रूपवती भइन् र आफ्नो पतिको सामान्य जान पाइन् निकै नै हर्षित थिइन् र अब उनी आफ्नो पतिको साथमा दरबारमा नै रहन्थिन् अब उनी भित्र रहेको अभिमान पूर्ण त्याग भइसकेको थियो उनका वचनहरू निकै नै शुद्ध थिए उनका बाणीहरू निकै नै पवित्र हुने गर्थे तहा उपरान्त यस्ता वचन र आफ्नो बुहारीप्रति आएको परिवर्तनदेखि गुमा रानी निकै नै प्रसन्न भइन् र आफ्नो बुहारीको वचन सुनि खुसी हुँदै हे स्वस्थानी परमेश्वरी भनी मनले सम्झँदै बुहारी चन्द्रावती रानी छेउ भन्दछिन् हे बुहारी यस्तो अवस्थामा परेर पनि ईश्वरीको भक्ति गर्न सक्ने तिमी धन्य रहेछौ मेरो कुरा पनि सुन तिम्रो स्वामी नवराज आफ्नो पिताको खबर गर्न गएपछि तिमी पनि माइत गयौ घरमा कोही नहुनाले मैले धागो काती ढिकी जाँतो गरी दुःखको दिन बिताइरहेको थिएँ यस्तैमा एक दिन सप्त ऋषिहरू आएर मैले दुःख पाएको देखि बुझी बडो दया गरेर हे गोमा ब्राह्मणी श्री स्वस्तानी परमेश्वरीको व्रत गर दुःख नाश होला भनेर व्रत विधि बताएर उपदेश दिए ऋषिहरूलाई आतिथ्य सत्कार गर्न घरमा कोही थिएन चर्खामा रहेको धागोको लरिया लिएर पान लिन भनी बरहीको घरमा गए अनि फर्केर आउँदा ऋषिहरू गइसकेका रहेछन् उनीहरू बसेको पिरुकाका मुनि सात गोटा सुनका कौडी छाडेर गएका रहेछन् मैले फेला पारे त्यही द्रव्यले सम्पूर्ण सामग्री तयार गरेर पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक व्रत आरम्भ गरे माघ शुक्ल पूर्णिमाका दिन श्री स्वस्थानी परमेश्वरीको व्रत पूजा पूर्ण गरी प्रसाद झिकेर मेरो पुत्रलाई भनी छुट्याएर राखेँ श्री स्वस्तानी परमेश्वरीलाई मनले सम्झी राति जागा भएर रहेकी थिएँ रातमा तिम्रो पति नवराज आएर बोलायो मैले सुनेर बोलाएर भित्र लागि खान पिउन दिएँ अनि बाबु तेरो पिताको हाल खबर के छ त भनी सोधेँ तिम्रो स्वामीले आफ्ना पिता भिक्षा माग्न गएका गङ्गाको तीरमा पुगेर नित्य पूजा गर्न फुल टिप्न लाग्दा रुखको हाँगो भाँचिएर लडी स्वर्ग लोक गएको र दश गोत्र इत्यादि गरी सबै वृत्तान्त भनेपछि मैले नाना तरको अलाप विलाप गरेर शोक गर्न लागे तिम्रो स्वामी नवराजले शोक नगर्नुहोस् भनेर नाना तरले बुझाएर हे माता आज यति बेलासम्म नसुतेर किन बसिरहनु भएको हो भनी सोध्यो मैले हे पुत्र श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको हो उनै ईश्वरीलाई सम्झेर जागा भइरहेको छु भने उज्यालो भएपछि तिम्रो पति नवराज स्नान गर्न गङ्गामा गए र गङ्गादेखि हरिहर प्रत्यक्ष भएर हे नवराज तेरी महातारीले श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको देखेर हामी सन्तोष हुन गयौँ लामण्य देशमा राजा छैनन् हात्तीलाई राजा खोज्न लगाइएको छ त्यहाँ आएस तलाई अभिषेक गर्न लगाउला त राजा होइजालास भनेर वरदान दिएर हरिहर अन्तर्ध्यान भएछन् तिम्रो स्वामीले सबै वृत्तान्त मसित आएर भने यस्तो हर्षका कुरा सुनेर श्री स्वस्थानी परमेश्वरीको प्रसाद दिए हरिहरका आज्ञाले लाभण्ड्य देशको राजा भए भने आशिष दिएर लाभण्ड्य देश जाने आज्ञा दिए आज उनै ईश्वरीको कृपाले यो ऐश्वर्य पाई सुखी भएका छौँ अब बाचुन्जेल पनि सधैँकाल श्री स्वस्थानी परमेश्वरीको कृपाले यस लोकमा सुखभोग गरी परलोकमा मोक्षको गति प्राप्त होला भन्ने आशिष दिएर अरू उपदेश दिन लागिन् जस्तो सूर्यले छिपेको दिन चन्द्रमा नउदाएको दिन रात उज्यालो र राम्रो हुँदैन त्यस्तै मनुष्यको पनि असलशील स्वभाव भए कि स्त्री नभए घर चल्दैन मेरो वृद्ध अवस्था भयो तिमी दुवै दिदी बहिनीहरू परस्पर मिली मेरो पुत्र नवराजको सेवा गरी राज्य लक्ष्मीको आदर गरेर रहे भने चन्द्रावती रानी र लावण्डवती रानीलाई सम्पूर्ण ढुकुटीको साँचो सुम्पिदिन् हे अगस्त्य मुनि त्यहाँ उपरान्त चन्द्रावती रानी र लावण्यवती रानी दुवैले हे माता हजुरका तपस्याले हाम्रा स्वामी राजा र हामी रानी हुन पायौँ हजुर धन्य हुनुहुँदो रहेछ भनी सासु गोमाको पाउमा परेर दण्डवत गरी सदैव श्री स्वस्थानी परमेश्वरीलाई सम्झी उनैको भक्तिमा श्रद्धा बढाई नमराज राजाको सेवा गर्दै आनन्दपूर्वक रहँदा भए हे अगस्त्य मुनि जसले एक चित्त भएर श्रद्धापूर्वक श्री स्वस्तानी परमेश्वरीको व्रत गर्ला अथवा कथा भक्तिपूर्वक सुन्ला अथवा उनको महिमा महात्म्य लेखाएर घरमा राख्ला त्यसको घरमा दरिद्रले बास पाउने छैनन् नवग्रह सदैव प्रसन्न रहनेछन् भूत प्रेत पिचास ढाकिनी साकिनीको भय हुने छैन फेरि त्रिदोष चोर आदिले दुःख दिने छैनन् ब्रह्महत्या इत्यादि पाप नाश भएर यस लोकमा सुख सम्पत्ति पाई परलोकमा मोक्ष प्राप्त गर्नेछ स्कन्द कुमारले अगस्त्य मुनिलाई बताएको कथा यहाँ पनि यथामथि वर्णन गरियो एक महिनादेखिको यो कथा श्रवणको क्रम यहीँ पुरा हुन्छ अब हामी अर्को साल यसै गरी भेट्नेछौँ यहाँको व्रत पूर्ण रहोस् माता श्री स्वस्तानीले यहाँ सबैको कल्याण गरून् इति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी व्रत कथा नाम गोमाकृत स्वस्तानी व्रत वृत्तान्त वर्णन नाम एकत्रिस अध्याय तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धुसरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितोदारकथाप्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्